नमस्कार अनि स्वागत छ कार्यक्रम ओजेलका खबरमा साथमा छु सदा जै म प्रेम सुनार कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका एघारवटा रेडियोहरूबाट प्रसारण हुने गर्दछ साथै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि चौबिसै घन्टा नयाँ पुराना श्रृङ्खलाहरू सुन्न सकिनेछ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय पाँचौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ मानव उद्धार विशेष श्रृङ्खला जसमा विभिन्न असहायहरूलाई सहयोग सङ्कलन अनि पाल्पाका एक क्यान्सर पीडितबाट जीवन रक्षाको अपिल अनि नियमित स्तम्भ जीवनको गोरेटोमा एउटै यात्रा गर्दा दुर्घटनामा परि श्रीमान गुमाएकी एक चेलीको दर्दनाक कथा व्याथा सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला ओजेलका खबरको साथमा आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनासत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक प्रोप्राइटर धर्म विश्वकर्मा एस उजेलका खबरका साथमा एहोभेसु सेन्टर पुतली बजार तमघास गुल्मी गुल्मी विकास बैंक अगाडि हजुर छालाका जुत्ताहरूको भण्डार जहाँ स्कुल जुत्ता जेन्ट्स जुत्ता बनाइनुका साथै बिक्री वितरण समेत गरिन्छ प्रोप्राइटर रोविन्द्र धौलाकोटी मोबाइल अन्ठानब्बे चार एकात्तर शून्य चौवालिस पञ्चासी सु सेन्टर तमघास पुतली बजार गुल्मी गुल्मी विकास बैङ्कको ठिक अगाडि विगत पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको गुल्मी जिल्लाको एकमात्र सुविधा सम्पन्न होटल होटल एभरग्रिन अब नयाँ व्यवस्थापन सँगै तपाईँको साथमा हाम्रा विशेषताहरू इन्टरनेटको सुविधा मिटिङ हलको व्यवस्था कार जिप र बस रिजर्भको सुविधा गाडी पार्किङको सुविधा एट्याच नन एट्याच कोठाको सुविधा तातो चिसो पानीको सुविधा स्वस्थ र सफा खाना तथा आवासको सुविधा मासिक भुक्तानीको आधारमा खाना खुवाउने सुविधा पारिवारिक वातावरण भएको विवाह पार्टीको लागि समेत हामीलाई सम्झनुहोस् hotel Evergreen campus road Tamghas Gulmi phone शून्य उनासी पाँच बिस चार सय चार व्यवस्थापक निरज मरासिनी मोबाइल अन्ठानब्बे पाँच सत्तरी सत्ताइस नौ सय सर्वप्रथम ओजेलका खबरको प्रभाव सम्बन्धी खबर यस अघिका ओजेलका खबरमा प्रसारण गरिएका दुईजना पीडितहरूको खबर सुनेर उनीहरूलाई आर्थिक सहयोग भएको छ यस सम्बन्धमा हामी सहयोगदाता र एकजना पीडितका परिवारसँग टेलिफोन सम्पर्कमा छौँ सुनौ हेलो नमस्कार सर्वप्रथम श्रोतालाई आफ्नो परिचय दिनुहोस् न जापानबाट गुल्मीको शान्तिपुरका जो एकै परिवारका तिन दृष्टिबिनहरूको समस्याहरू हामीले ओजेल खबरबाट उठाइसकेपछि तपाईँले सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो के कति सहयोग गर्नुभयो को कोले साथीहरूलाई सहयोग गरेर यहाँ लगभग बयालिस हजार दस जति तयार पारेको छु हजुर र पनि म आफै आउँदाखेरि लिएर आउने कोसिस गर्नेछु हजुर र हजुरलाई एकचोटि म यस्तो जानकारी गराउनु तपाईँले फेरि जति उठेको छ यहाँ हाम्रो त्यो दृष्टिबिनहरूको लागि भनेर जानकारी गराउनको लागि फोन गरेको छ सहयोगदाताको नाम बताइदिनुहोस् न अरूको हजुर मानव रक्षाको लागि दिल्ली केयर किस्ते सञ्जाल भन्ने उन्नारका साथ श्री मनबहादुरको अध्यक्षतामा स्थापना गरिएको यस संस्थाले शान्तिपुर रिसा गुल्मी निवासी खडकबहादुर थापाको सो परिवारका तिनजना सदस्यको अन्धकारमय जिन्दगीलाई सहयोग एवं रात होस् भनी सानो प्रयासमा सहयोगी हातहरूको माला जाँची सहयोग गर्ने सम्पूर्ण सहयोगी मनोजनप्रति मसुली चकोटा र गुल्मी केयर विश्व सञ्जाल हार्दिक आभार व्यक्त गर्दछौँ र सहयोगको नामहरू यस प्रकार छ सुनिल सापकोटा वाणिज्य तालका तालका गुल्मी तिन घनश्याम सापकोटा वानिका दालका गुल्मी पाँच हजार भीमलाल राज्य कागुङ तिन हजार काशीराम सापकोटा एक हजार पाण्डे सुरन वामी मैदान गुल्मी तिन हजार दस एन गोपाल सापकोटा गुल्मी तिन हजार पाँच दुई हजार बाबुराम नेपाने दुई हजार खराल अर्जेवा करौती दुई हरि घिमिरे राजु वामी दुई हजार गणेश ठकुरी गणेश ठकुरी लुङ्गु पर्वत पाँच हजार सुमन साकोटा वानिकिङ अमिला रोड गुल्मी तिन हजार भीमलाल साकोटा वाणिज्य चालका गुल्मी एक हजार नारायण अर्याल बारा क्षेत्र अप्तर सात गुल्मी पाँच हजार जुन रिजाल र ध्रुव रिजाल ध्रुव थापा रिजाल सूर्य पाँच घाटी दुई हजार अन्तमा यस सूचनालाई सम्प्रेषण गरी हामीसँग पुर्याउन सहयोग गर्ने रेडियो कार्यक्रम ओजनका खबरका सञ्चालक प्रेम प्रति पनि हार्दिक व्यक्त गर्न चाहन्छौँ हाम्रो पनि धेरै धेरै धन्यवाद छ तपाईँहरू त्यस भेगका मानिसहरूले निकै सहयोग गर्नुभएको छ असहाय पीडितहरूका लागि होइन यसका लागि धेरै धेरै धन्यवाद छ जापानमा ओजेलका खबर कतिको सुन्नुहुन्छ ओजेलका खबर एकदम सुनिरहेको यहाँ साथीहरूले सुन्ने गरिरहेको छ यहाँ साथीहरूलाई पनि ओजेलका खबर सुन्नु राम्रो कार्यक्रम ल्याउनु भएको छ हाम्रो प्रेमजीले हामीलाई एकदम राम्रो छ भन्दै एकदम प्रचार गर्ने गरेको छ र साथीहरू धेरै नै सुन्ने गर्नुभएको छ जसलाई सुनेर नै उहाँहरूले यो यदि प्रयोग गर्ने उ गर्नुभयो र टिप्पणी त सुनिरहेछौँ अझ आउँदो दिनहरूमा अब यस्तो समाचारहरू भद्रहरूले अझ हामी ल्याउँदै गर्न सकेसम्म हामी सहयोग गर्ने कोसिस गर्नेछौँ हुन्छ सुनिल सापकोटाजी तपाईँ वामी घर भई जापानमा रहेर जो शान्तिपुर रिपा गाउँका एकै परिवारका तिनजना दृष्टिबिनको जुन खबर सुनेर जुन सहयोग गर्नुभयो यसका लागि तपाईँ लगायत सम्पूर्ण सहयोगदातालाई धेरै धेरै धन्यवाद सुनाइदिनु होला हस् त है त हुन्छ सर धन्यवाद सर ल हेलो नमस्कार हेलो तपाईँ अरखाची जिल्ला मरेङ नौ स्थिति ब्लड क्यान्सर पीडित बालक सन्दीप सेजवालकी आमा मिना बोल्नु भएको हो अहिले सन्दीपको अवस्था कस्तो छ अहिले धेरै सुतार भइसकेको छ सर हजुरले उहाँलाई जानकारी गराइदिनु भयो ओजेलका खबर सुनेर मेरो बाबुको अवस्था देखेर मेरो बिलौन सुनेर मलाई उहाँले सहयोग गर्नुभयो उहाँहरूको सहयोग अनुसार अहिले मेरो बाबुलाई धेरै राम्रो भइरहेको छ सर ओजेलका खबरमा तपाईँको बेको छोराको यो सहयोग सम्बन्धी खबर आएको त दुई तिन हप्ता बितिसक्यो हालसम्म कति जति रकम उठिसकेको छ अहिले हालसम्म जति उठिसकेको छ सर यो पनि धेरै हो नि वास्तवमा एक दुई हप्ताको अन्तरालमा यति धेरै सहयोग गर्नुभएको छ हजुर मैले गरेर मेरो बाबुलाई आजसम्म यति यहाँसम्म ल्याएँ अलि धेरै राम्रो भइसकेको छ बाबुको अवस्था धेरै राम्रो भएको छ सर अहिले अहिले तपाईँ भरतपुर क्यान्सर अस्पतालमा हुनुहुन्छ होइन हजुर म बाबुसँगै छु क्यान्सर हस्पिटलमै छु छ महिनासम्म यतै बसेर औषधि गर्नुपर्छ छ महिनापछि मात्रै घर जाने हो बाँकी त तिन वर्षसम्म हाम्रो औषधि गरिरहनुपर्छ अनि केही सहयोगदाताको नाम लिनुहोस् न आगामी हप्ता अरू धेरैजनाको लिउँला आज थोरै केही सहयोगदाताको नाम दिनुपर्दा हस् हुन्छ सर मलाई मेरो ओजेलका खबर सुनेर मलाई सहयोग गर्नुहुने उहाँहरूको नाम मैले यस प्रकार भन्न चाहन्छु किशोर गुल्मी हर्कोट स्कुलबाट रु सात हजार तिन सय प्राप्त गर्यो पालुका गुल्मी स्कुलबाट बयालिस सय नयाँ मावि मैदानबाट रु चार हजार चारपाला दरबार स्कुलबाट रु स्कुलबाट बाह्र सय निर्वाच गुल्मी स्कुलबाट टिचरबाट रु सत्र सय देवीचोर गुल्मी स्कुलबाट रु उन्तिस सय मतेरा मरेङ अर्घाखाती स्कुलबाट त्रिपन्न सय सुरेथुम मरेङ अर्घाखाती स्कुलबाट आठ हजार टाढा कटेरी अर्घाटोस अर्घाखाँचीबाट उन्तिस सय सत्रगन्ज अर्घाखाँची स्कुलबाट रु दुई हजार अर्घाखाँची खर्ग ब्यारेकबाट रु आठ हजार मरेङ नौ साना सेक्मी न्युरे गाउँबाट रु सत्तरी हजार नयाँ दिल्ली जोगाने सुरुवाल र उहाँका साथीहरूबाट रु चौबिस हजार यस्तो गुल्मी स्कुलबाट रु पाँच सय सङ्गास बजार क्षेत्रबाट रु तिस हजार नयगाउँ भाखरको उखलकाटे गाउँबाट रु नौ हजार धुरकोट बस्ती र धुरकोट धुरो स्कुलबाट एक्काइस सय र धुरो स्कुलबाट सत्र सय त्यसै गरी तिलको परिवार हरि थापा छेत्री मार्फत रु बाहन्न बाहन्न हजार तिन सय बयालिस रुपियाँ सहयोग भएको छ मेरो किराउना सुनेर मेरो बाबुलाई मैले बचाउन सकु हजुरको मलाई धेरै सहयोगको खाँचो परेको छ भनेर मैले ओजेलका खबर मार्फत मेरो हार गुहार मागेर मैले धेरै बिलाउन गरेर मैले सहयोग मागेर हजुरहरूले मेरो खबर सुनेर आजसम्म यति सहयोग गरिदिनु भयो हजुरहरूलाई धेरै धन्यवाद दिन चाहन्छु हजुरहरूको सहयोगले गर्दा नै मेरो छोराले जीवन पाउनेछ हजुर हजुरहरू भनेको मेरो भगवान नै हुनुहुन्छ मेरो भगवान सर लेख्नलाई आज सहयोग गरिदिनु भयो र मेरो छोराले अब धेरै पुनर्जीवनको सुरुवात पाइसकेको छ धेरै सन्चो भइसकेको छ मेरो बाबुलाई ल अझै पनि यो मेरो हजुर हजुर अझै पनि मैले अपिल गर्न चाहन्छु सहयोग गर्नु गर्नुहोला हजुरको सहयोगको आभारी छु म हाम्रो खाता नम्बर हजुरहरूले सहयोग गर्न यति चाहनुभयो भने हाम्रो खाता नम्बर हो तिस वान जिरो जिरो सत्ताइस सत्ताइस चार दस फेरि सुन्नुहोस् तिस एक जिरो जिरो सत्ताइस सत्ताइस चार दस मेघबहादुर सिधवाल राष्ट्रिय वाणिज्य ब्याङ्क टङ्गास गुल्मी र हाम्रो फोन नम्बर यदि सम्पर्क राख्न चाहनुभयो भने हाम्रो फोन नम्बर अन्ठानब्बे एक सय तिस चौबिस सात सय एकसठीमा सम्पर्क राख्नुहोला मिनाजी तपाईँको छोरासँग बोल्न सकिन्छ अहिले सकिन्छ मेरो बाबु यही मसँगै बसिरहेछ दिनुहोस् न फोन कुरा हजुर सन्दीप सन्दीप नमस्ते तिमीलाई कस्तो छ अहिले राम्रै छ ए बाबु अब तिमी खतरा मुक्त छौ अब तिमीलाई केही हुँदैन तिमी भोलि फेरि स्कुल जान सक्ने छौ है पिर चिन्ता केही नगर है यति धेरैजनाले तिमीलाई सहयोग गर्नुभयो उहाँहरूलाई के भन्न चाहन्छु बाबा हो हो तिमीलाई अझै सहयोगको खाँचो छ पक्कै पनि यो तिम्रो बिलौना सुनेर अझै पनि सहयोग गर्नु होला भन्ने हामी आशावादी छौँ भन्ने कुरामा हामी आशावादी छौँ तिमी जस्तै स्कुलमा पढिरहेका विद्यार्थी भाइ बहिनी ती भाइ बहिनीलाई पढाउने शिक्षक त्यहाँका अभिभावक सबैले सहयोग गरून् भन्ने हामी आग्रह गर्दछौँ बाबु ल मम्मीलाई देऊ हुन्छ मिनाजी तपाईँको छोरा सन्दीप सेजावाललाई पक्कै पनि निको हुनेछ र सहयोगका लागि हामी फेरि पनि ती विद्यालय देश विदेशमा रहनुभएका सबै नेपालीहरूलाई आग्रह गर्दै अहिले छुट्टिन चाहन्छु है त नमस्कार अर्णवलाई पनि मेरो तर्फबाट धेरै धेरै नमस्कार धन्यवाद भन्न चाहन्छु हस् त आगामी दिनमा अन्य सहयोगदाताको पनि नाम हामीले लिनेछौँ तपाईँले लिस्ट बनाएर राख्नु होला है त हस् हुन्छ अझै पनि उहाँहरूको म सहयोगको अपेक्षा राख्दै नमस्कार भन्न चाहन्छु उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु सर ओजेल खबरमा तपाईँले अन्तिम सारा स्वरूप तपाईँ यहाँ ओजेल खबरमा आउनुभयो बिलौना गर्नुभयो त्यो सुनेर सबैको मन खायो अवश्य पनि आगामी दिनमा सहयोग हुने नै छ है त अब सुनौ पाल्पाका एकजना क्यान्सर पीडितद्वारा सहयोगको अपिल सम्बन्धी खबर जुन पीडितसँग हामी टेलिफोनमा कुराकानी गर्दैछौ हेलो नमस्कार पाल्पा भुवन पोखरी गाविस वडा नम्बर पाँचबाट दुवै मृगौलाले काम नगर्ने सुरेश चुदाराजी बोल्नुभयो होइन त तपाईँको दुवै मृगौला फेल भयो भन्ने कुरा कुन अस्पतालले तपाईँलाई जानकारी गरायो हजुर काठमाडौँ यो उसमा गएर चेक गराएको अनि भरतपुरमा अहिले डायलिसिस गरिरहेको अनि यहाँ अहिले समस्या भएर यहाँ दल गर्न पैसा नपुगेको हुँदाखेरि अब कोही छैनन् केही छैनन् हजुर समाज छैनन् यस्तै छ अब बिहान बस्थ्यो कि भनेर लागि यस्तो समस्या हामी गरेको अनि तपाईँको आर्थिक अवस्था निकै कमजोर छ भनेर चाहिँ तपाईँको मामा दलबहादुर विश्वकर्मा हामीलाई तपाईँको भुवन पोखरी गाविस सचिवले दिएको सिफारिस पत्र लिएर हामी कहाँ आइपुग्नु भएको छ तपाईँको आर्थिक अवस्था निकै कमजोर नै हो हजुर कोही छैनन् केही छैनन् खान पुग्दैन खेती जग्गा जग्गा छैन पाहाडमा रहन्छौँ हजुर छोराछोरी छैन कति छन् छोराछोरी अनि तपाईँको श्रीमती त्यही हुनुहुन्छ तपाईँको श्रीमतीलाई फोन दिनुहोस् त हेलो नमस्कार सुन्नुहोस् न तपाईँको शुभ नाम चाहिँ के पर्यो हिममाया चुदारा अनि तपाईँको श्रीमानको उपचारका लागि कतिवटा खर्च जुटेन कतै चन्दा चन्दा माग्ने उठाउने गर्नु भएको छैन सम्झा सम्झा मारेको उठाएको के तर सम्झाले पुगेन दुई तिन लाख खर्च भइसक्यो हजुर अनि अब केही सम्पत्तिहरू पनि छैन बेचेर गरौँ भने पनि छोरा छन् छोरी छन् तपाईँ अकला बिकला पर्नु पर्नुपर्छ त्यसो भए हजुर कोही छैन मेरो लागि सहयोग गर्न कसैले सहयोग गर्ने अकला परियो छुट्टिएर बस्नु भएको हो परिवारबाट हजुर सम्पत्ति कति छ सम्पत्ति छैन सर सबै घर सम्पत्ति बेचे पनि तपाईँको उपचार गर्ने खर्च पुग्दैन अरे भन्ने कुरा तपाईँको मामा दलबहादुर विश्वकर्माले भन्नुभएको छ हामीलाई होइन सबैसँग सहयोग सहयोगका लागि तपाईँको श्रीमानको जीवन रक्षाका लागि के भन्न चाहनुहुन्छ मैले के भन्छु अनि सबै दाजुभाइहरूलाई अनि मेरो आर्थिक कमजोर भएको हुँदा सहयोग गर्दाखेरि मेरो जीवन मेरो श्रीमानको जीवन नयाँ जीवन ल्याइदिनुको लागि सहयोग गर्नुहोस् भनेर अनि तपाईँको श्रीमानलाई दिनुहोस् त फोन अहिले मासिक कति खर्च लागिरहेछ र कति जतिमा तपाईँको मृगौला फेर्न सकिन्छ भन्नुभएको छ डाक्टरहरूले सात लाख रुपियाँ लाग्छ भन्नुहुन्छ उहाँले छ सात लाख रुपियाँ लाग्छ अहिलेसम्म कतैबाट सहयोग जुटेको छ सहयोग जुटेको थियो सर अहिले दुई ढाई लाख रुपियाँ उठाएको थियो त्यो डाइरेक्ट गर्ने काठमाडौँ जाने आउने गर्दाखेरि खर्च भइसक्यो घरका पैसा खर्च भइसक्यो सबैसँग तपाईँको जीवन रक्षाका लागि के भन्न चाहनुहुन्छ भन्नुहोस् मलाई सबै यसो गाउँ छिमेकबाट सहयोग उठाएर म मृगलाई चेन्ज गरेर अनि आफ्नो बच्चाको लागि देख्न चाहन्छु गर्न चाहन्छु निको भइदिए राम्रो हुन्थ्यो भन्ने चाहन्छु हुन्छ तपाईँको यो अपिल सुनेर सहयोग गर्नुहुने महानुभावहरूले तपाईँलाई सम्पर्क गर्न चाहनुभयो भने तपाईँको मोबाइल नम्बर दिनुहोस् न मोबाइल नम्बर अन्ठानब्बे चौवालिस सतहत्तर चौतिस नम्बर फेरि एकपटक भनिदिनुहोस् अन्ठानब्बे चौवालिस हुन्छ त सहयोगदाताले तपाईँलाई सहयोग गर्न चाहनुभयो भने यही नम्बरमा सम्पर्क राखेर सहयोग गर्नुहुनेछ अन्तिममा केही भन्न चाहनुहुन्छ नि भन्नुहोस् अन्तिममा त अब सर के भन्नु सर अब मेरो लागि कोही जीवन दान कसैले मेरो अब त्यहाँ कसैले दुःख देखेर चाहन्छ र अब सम्पर्क गर्दाखेरि अब कसैले सहायता गरेछ भने अब त्यही भन्न चाहन्छु अरू त के भन्न चाहन्छ सर सर यस्तै छ दुःखी मान्छे अब कमाइ धमाइ छैन कोही कमाउने छैन यस्तै समस्या छ हजुर अब कसैले कमा देला भन्नु छैन तपाईँ जुन बिमारी भइसकेपछि त्यत्रो खर्च लाग्ने भएपछि तपाईँको श्रीमती पनि अकला विकला पर्नु भएको छ तपाईँहरूका आफन्तजन परिवारजन सबैको ओठमुख सुकेको छ यो विपदमा तपाईँको जीवन रक्षाका लागि सबैले सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा राख्दै अहिले छुट्टिन चाहन्छु हस्त धन्यवाद धन्यवाद